खोलाको नवदुर्गा गाउँपालिका टोल टोलमा योजना छनौट गर्दै मदिरा निषेधित क्षेत्र घोषणा गर्न स्थानीयको माग सुदूरपश्चिम प्रदेश सरकारले झन्डै तिस अर्बको बजेट ल्याउने चार जिल्ला विशेष प्राथमिकतामा अछाममा भवनको जग खन्ने क्रममा उन्नाइस तोला सुन भेटियो रगत अभाव भइरहने डडेलधुवामा पछिल्लो समय रक्तदानका कार्यक्रम हुँदै प्रस्तुत गर्ने स्वयं रिपोर्ट डुटिका स्कुले बालबालिका काफल बेच्दै कापी कलम किन्दै पन्ध्र वर्षीय किशोरी चौलानी नदीमा हाम फालेर बेपत्ता र सुदूरपश्चिममा पन्चानब्बे प्रतिशत पाठ्य पुस्तक आपूर्ति नियमित उडान यथावत राख्दै धनगढी विमानस्थल मर्मत गर्न माग प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot NP र युनिटी खबर डट कमबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म शेर भण्डारी अनि म ललित बोहरा सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु डडेलधुराको नवदुर्गा गाउँपालिका एकका नागरिकले योजना छनौटमा मदिरा निषेधित क्षेत्र घोषणा गर्न माग गरेका छन् आज नवदुर्गा गाउँपालिका एकको कोटीले असुर्पा टोलमा योजना छनौटको लागि बसेको नागरिकहरूको भेलाले उक्त माग गरेको हो घर परिवार बालबालिका श्रीमान छोराछोरी गाउँ समुदाय पुरै कुलतमा फसेर समाज नै बिग्रेकोले पहिलो योजनामा आफूहरूले मदिरा निषेधित क्षेत्र घोषणा गर्न माग गरेको स्थानीय जमुना देवी बुढायरले बताइन् आफ्ना घर परिवार आफन्त छरछिमेकको समस्या सुनाउँदै उनले भनिन् अधिकांश महिलाहरू श्रीमानहरू केही दिन ज्याला मजदुरी गर्छन् त्यसले मदिरा सेवन गर्न पनि पुग्दैन महिला पनि दिनभर काम गर्छन् तिन सय कमाउँछन् त्यो पनि श्रीमान मदिरा सेवन गर्नलाई नदिएपछि कुटाइ खानुपर्ने बाध्यता छ गाउँ समाज मदिराले सकिन लागेकोले मदिरा बन्द गरिदिनु माग राखेको स्थानीय महिलाहरूको भनाइ छ योजनामा चाहिँ पहिला यो रक्सी बन्द गराउनु पर्यो पहिको अनुसार रौली खाएको अब रुन यो पैसा कमाउनु नै के ढेकाउनु खुला छ जुन जे भाउ जे बेच्छ उङ्गे बेच्छ जुन उनु गा ग्या उन जे बेच्दैन त्यहाँ मुले बेच्छ हैन यहाँ भित्र नुन खाना छैन भित्र साग तरकारी छैन मैले कि बुना बुन्या पनि उहाँ सिकाइबर बुन्या पनि पिट पाट पाल्ने मैले कहाँ दिन्छे हामीलाई समस्या धेरै छ आफू आफू भएर हाम्रो अरू ढेबर हामीलाई डिस्टर्ब हुन्छ के आरु कसो हाम्रो महिलाको हात उठ्दैन हात उठ्दिएला पेटबाट पालेर लेट्या अब हात कसरी उठाउने हात उठ्या हाम्रो रिस हामी के पकाउनु भन्नुहुन्छ के त त्यो त हामीलाई धेरै बालबालिका ले पढाइ गर्न पाउने भए नपाउने भएकोले बाल अधिकार हनन पनि मदिराले भएको स्थानीय शिक्षक लक्ष्मण सिंह बुढायरको भनाइ छ शिक्षक बुढाहरूले भने बालिकाले घरमा कहिले अध्ययन गर्न पाउँदैनन् विद्यालयमा कापी कलम बिना आउँछन् अनि भविष्यका कर्णधार हामीले कसरी राम्रो उत्पादन गर्ने उनले प्रश्न गरे बालतगारले होइन नि तसैले हेरेछ पड्डु नपाउनेले तसैले हेरेछ डिस्टर्ब हो यो त पड्डु पाएन नि बेलुकातिर पैसा तैमी खर्च भयो त कहीँ पड्डु पायो माइला पीडित तसै भेटेछन् नखाने पुरुषा घरजना माइला कहिले पीडित छन् हाम्रो घरै त्यही आवाज आउँछ कहिले कहिले पीडित छैन हाम्रो घर त माइला हड्डी तोड्डा रे नवदुर्गा गाउँपालिका एकको कोटेली असुर्पा टोलमा योजना छनौटमा उपस्थित अधिकांशको बहस मदिरा निषेधितमै केन्द्रित थियो विषयगत क्षेत्रमा आर्थिक विकास समाज विकास भौतिक निर्माण वातावरण विकास विपद न्यूनीकरण सेवा प्रभाव सुशासन संस्थागत विकास गरी योजनाहरू छनौट गरिएको नवदुर्गा गाउँपालिका एक कोटेलीका सामाजिक परिचालक धर्म बताएका छन् दुग्ध उत्पादन प्रशोधन कार्यक्रम अनि व्यावसायिक तरकारी खेती विस्तार व्यावसायिक पशुपालन कार्यक्रम बिउ उत्पादन काष्ठ फर्निचर उद्योग ग्रिल सटर उद्योग तरकारी सङ्कलन केन्द्र कृषि जेटिए मार्ग सहकारी शिक्षा सम्बन्धी जनचेतना कार्यक्रम सिलाइ कटाई विद्युतीय मेसिन औजार सिप अनि आरन मेसिन औजार ब्यान्ड बाजा तथा पञ्चे बाजा संरक्षण तथा आधुनिकरण सिलाइ बुनाइ ब्युटी पार्लर र महिला सशक्तिकरण कार्यक्रम माछा पालन पोखरी कुखुरा पालन अनि दुग्ध डेरीका लागि सामग्री तथा तालिम चेक दरबन्दीमा विद्यालय चारकोटे भवन निर्माण बाल मैत्री खानेपानी धारा अभिभावकलाई शिक्षा सम्बन्धी जनचेतना कार्यक्रम गाउँघर क्लिनिक स्वास्थ्य कर्मी औषधि फर्निचर धारा माग वार्ड नम्बर एक असुरबालाई मदिरा निषिद्ध क्षेत्र घोषणा माग पूर्ण सरसफाई कार्यक्रम कला संस्कृति जगेन्ना संरक्षण डकर्मी सिकर्मी तालिम माग हिंसा विभेद र अन्त्यका लागि सशक्तिकरण कार्यक्रम नवदुर्गा गाउँपालिकाले अहिले उडाका टोल टोलमा कर्मचारी र जनप्रतिनिधिहरू घटाएर योजनाहरू छनौट गरिएको गाउँपालिकाका प्रवक्ता पदम बहादुर विष्टले जानकारी दिएका छन् सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष दुई हजार छ्याहत्तर सतहत्तरका लागि तिस अर्बसम्मको बजेट ल्याउने तयारी गरेको छ प्रेस क्लब नेपालले आज धनगढीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झप्पट बहादुर बोहराले आगामी आर्थिक वर्षका लागि झण्डै तिस अर्बको बजेट ल्याइने जानकारी दिएका हुन् उनले आगामी बजेटका लागि मन्त्रालयले गृह कार्य सुरु गरिसकेको बताएका छन् मानव सूचाङ्कको आधारमा बझाङ बाजुरा दार्चुला र अछामलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण निर्माण गरिने बताएका छन् बजेटका बारेमा सम्बन्धित सरकारवालाहरूसँग छलफल तथा अन्तर्क्रिया भइरहेको भन्दै उनले बजेटका बारेमा प्रदेशका सबै जिल्लामा छलफल गरिरहेको बताएका छन् उनले एक मापदण्ड बनाएर सोही अनुसार बजेट निर्माण गर्ने काम भइरहेको बताएका छन् गत वर्ष पहुँचका आधारमा बजेट बाँडियो भन्ने गुनासाहरू आएको भन्दै उनले यस वर्ष निश्चित मापदण्डका आधारमा मात्रै कार्यक्रम समेटिने बताएका छन् मन्त्री बोहराले कैलाली र कञ्चनपुरमा विशेष विशेष औद्योगिक क्षेत्र बनाई बजेट छुट्याउने बताएका छन् उनले प्रदेशको राजधानीका लागि पनि बजेट छुट्याउने जानकारी दिएका छन् आगामी जेठ पन्ध्र गतेभित्र प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र असार एक गते बजेट ल्याउने तयारी रहेको छ सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष पच्चिस अर्ब छ करोड छप्पन्न लाखको बजेट ल्याएको थियो जुन बजेट हालसम्म पन्ध्र प्रतिशत मात्रै खर्च हुन सकेको छ यद्यपि भौतिक प्रगति भने बढी भएको मन्त्री बोहराको दावी छ उनले चालु बजेट करिब साठी प्रतिशत खर्च हुने दावी गरेका छन् अछामको साफेबगर नगरपालिका दुई जालपा देवी श्रीकोट स्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निर्माणको लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ चारकोटे भवनको पिल्लरको लागि जग खन्ने क्रममा मजदुरले उनीस तोला उनासी लाल अर्थात् दुई सय एकतिस दशमलव सडसठी ग्राम सुन र एक सय बत्तीस तोला त्रिहत्तर लाल अर्थात् पन्ध्र सय अठासी ग्राम चाँदी फेला पारेको प्रहरले जनाएको छ फेला परेको चाँदी इलाका प्रहरी कार्यालय साफे बगरमा राखिएको छ मजदुरहरू बीच बाँडफाँडमा विवाद भएपछि कुरा बाहिरिएको वडा नम्बर दुईका अध्यक्ष कालो सिंह कुवरले बताएका छन् उनले भने करिब एक हप्ता अगाडि नै फेला परेको सुन चाँदी हो तर मजदुर बीच कुरा नमिल्दा हिजो मात्र बाहिर आएपछि थाहा भयो अहिले प्रहरीको निगरानीमा खन्ने काम भइरहेको छ सो ठाउँबाट पुराना भगवानका मूर्ति समेत फेला परेका छन् फेला परेको सुन चाँदी सुन व्यवसायी सङ्घ जाँच गरेपछि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ प्रहरीका अनुसार मजदुरले फेला पारेको केही सुन बेचेर खाएको आशंकामा छजनालाई हिरासतमा राखेर सोधपुछ चलिरहेको छ विक्रम सम्बद्ध चौध सय चौधमा चौबिसमा श्रीकोटमा राजा सूर्य मल्लको दरबार राखेको इतिहास छ विक्रम सम्बद्ध चौध सय नौमा डोटीलाई राज्य नियमपालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिर्जनाको पकडमा डोटीलाई पार्न सूर्यमल्ल सिरकोटमा दरबार बनाएर बस्न थालेपछि त्यसबेलाको सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालेको स्थानीयले बताएका छन् पछि गएर स्थानीयले सिरकोट भन्न थालेको जानकारहरूको भनाइ छ डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दैछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ गर्मी बढीसँगै जुरायल गाउँपालिका तीन थली गाउँका बासिन्दा धमाधम बस्ती सार्न थालेका हुन् गाउँमा पानीको मुहान भटाभट सुकेका छन् गाउँबाट करिब एक घण्टाको दूरीमा खोप्चे पानी र पूर्वेली मुहान भए पनि पानी पर्याप्त नहुँदा उनीहरू बस्ती नै सार्न थालेका हुन् झिसमिसे बिहानैबाट स्थानीय मुहानबाट चाहिने पानी सङ्कलन गरेर गुजारा गरिरहेका छन् करिब पैँचालिस परिवार भने पानीको समस्या झेल्न नसकेर बस्ती नै सारेर ठुली गाडमा झरेको स्थानीयवासी कृष्ण थापाले बताएका छन् पानीको अभाव झेल्न नसकेर थली गाउँका बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको ठुलीगाड स्थित बिपी नगरका स्थानीय रोज कलेलले बताएका छन् खानेपानीका लागि थुप्रै निकायमा पहल गरे पनि अहिलेसम्म योजनामा नपरेको थली गाउँका स्थानीयवासीको आरोप छ थली गाउँमा मगर समुदायको बसोबास छ अहिले पैँतिस परिवारका दुई सय पचास जनसङ्ख्या अझै थलीमा छन् विक्रमसम्म दुई हजार अन्ठाउन्नमा हेल्बेटायस संस्थाले वर्षातको पानी सङ्कलन गर्ने घैटो बनाइदिएको छ तर घैँटो चुहिने भएकाले वर्षा सकिएसँगै पानीको हाहाकार सुरु हुन्छ भने अर्कातिर सङ्कलित पानी पिउँदा अधिकांश गाउँलेमा पित्त रोग देखिने गरेको स्थानीयवासीले बताएका छन् जुरायल गाउँपालिका स्थित नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुरज रोका मगरले खानेपानीको अभावले विभिन्न क्षेत्रमा असर पर्दै गएको बताएका छन् उनका अनुसार पढ्ने विद्यार्थी समेत समस्यामा परेको बताएका छन् गाउँमा पानी नहुँदा स्थानीयवासी बिहानैदेखि करिब दुई घण्टा टाढाको दूरीमा रहेको सकिना खोलाको पानीले गुजारा चलाइरहेको बताइएको छ उता जुरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले पानीको मुहान टाढा भएको र गाउँमा पानीको ठुलै समस्या भएकाले योजनाका लागि प्रदेश सरकार लगायत सरोकारवाला निकाय इकाइमा पहल सुरु गरेको बताएका छन् अब रिपोर्टको पालो रगत अभाव भइरहने डडेलधुरा जिल्लामा पछिल्लो केही समय यता रक्तदानका कार्यक्रमहरू सञ्चालन भइरहँदा रगत अभावमा समस्यामा परेका व्यक्तिलाई सहजता भएको छ प्रस्तुत छ सहकर्मी भूपेन्द्र विष्टको एक रिपोर्ट रक्तदान जीवनदान भन्ने मूल नाराका साथ डडेलधुरामा रक्तदानका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् यसै क्रममा विश्वप्रिय स्वतन्त्रता दिवसको अवसर पारी नेपाल पत्रकार महासंघ जिल्ला शाखा डडेलधुराले सदरमुकाममा रक्तदान कार्यक्रमको आयोजना गरेको भएको छ विगतका वर्षहरूमा अन्य विविध कार्यक्रमहरूको आयोजना गरी दिवस मनाइए पनि यस वर्ष रक्तदान कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो नेपाल पत्रकार महासंघ जिल्ला शाखा डडेलधुराका अध्यक्ष मान बहादुर साउद रक्तदान कार्यक्रमको आयोजना गरेर प्रेस स्वतन्त्रताको प्रत्याभूति हुने गरी प्रेस मैत्री वातावरण बनोस् पत्रकारहरूले स्वच्छ ढङ्गले कलम चलाउन पाउन् भन्ने उद्देश्यका साथ देशभरि मनाइरहेका छौँ डडेलधुरामा पनि मनाउँदैछौँ र हामीले विगतका वर्षहरूमा विश्व प्रेस स्वतन्त्रता दिवस होस् समस्या पत्रकार महासंघको स्थापना दिवस होस् हामीले प्रभात फेरि र्याली निकाल्ने अन्तर्क्रिया कार्यक्रम गर्ने र अस्पतालहरूमा रहेका बिरामीहरूलाई फलफुल वितरण गर्ने अनाथालय बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रमहरू गर्दै गरेका थियौँ र यो वर्ष नेपाल पत्रकार महासंघ डडेलधरा शाखाले यति बेला रक्तदान कार्यक्रम मार्फत विश्व प्रेस दिवस मनाउनु पर्छ भनेर चारिक निर्णय गरिसकेपछि आज यो विरत कार्यक्रमको आयोजना गर्यौं नेपाल रेड क्रस सोसाइटी डडेलधुराको ब्लड ब्याङ्कमा पहिले रगत अभाव हुने गरेको भए पनि पछिल्लो केही वर्ष यता रक्तदाताहरूको संख्यामा वृद्धि भएको छ अहिले ब्लड ब्याङ्कमा पर्याप्त मात्रामा रगत भएकाले रगत अभावमा कुनै पनि व्यक्ति भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ नेपाल रेड क्रस सोसाइटी डडेलधुराका ब्लड ब्याङ्क प्रमुख गणेश धेरै मान्छेले रक्तदान गर्ने उत्प्रेरता भइरहेको छ र सधैँ रक्तदानमा चाहिँ हाम्रो महिला सहभागी पनि भइरहेको छ अहिले हामीलाई अलिकति समस्या भनेको नेगेटिभ ब्लड ग्रुपमा मात्रै अलिक समस्या देखिएको छ रक्तदान गर्यो भने हाम्रो शरीरमा पुरानो सेलहरू गएर नयाँ सेलहरू बन्ने हुन्छन् यसले त हामीलाई विभिन्न किसिमको फाइदाहरू गर्छ जसरी प्रेसर बढी भएकोलाई मेन्टेन गर्छ कम भएकोलाई पनि मेन्टेन गर्छ र यसले विभिन्न किसिमको हाम्रो शरीरलाई चुर्तो र स्वच्छ बनाउन सहयोग गर्दछ समय समयमा यस प्रकारका रक्तदानका कार्यक्रमहरूको आयोजना गरी रक्तदान गर्नाले रगत अभावमा अकालमै मृत्युवरण गर्नेहरूलाई दीर्घजीवी बनाउन सहयोग पुग्ने भएको छ रक्तदाता राजेन्द्र जैसी रक्तदान एउटा जीवनदान हो म पनि आफ्नो आत्मादेखि नै कार्यक्रममा सहभागी हुन आएको छु र म भित्री आत्माले पत्रकार महासङ्घलाई धन्यवाद दिन चाहन्छु रगतको कमीले मान्छेले अकालमै मृत्यु वरण गर्नु परिराखेको परिस्थिति छ त्यो क्रमलाई न्यूनीकरण गर्नको लागि सानो प्रयास पनि धेरै ठुलो भूमिका निर्वाह गर्नेछ र आगामी दिनमा पनि पत्रकार महासङ्घ लगायत अन्य संस्थाहरूले पनि यस्ता किसिमका विभिन्न कार्यक्रमहरू आयोजना गरेर मान्छेको जीवनलाई दीर्घजीवी बनाउनको लागि सहयोग गर्नेछन् भन्ने म आशावादी छु शरीरलाई स्वस्थ राख्नका लागि रक्तदानले मद्दत पुर्याउँछ रक्तदान गर्नाले रक्त क्यान्सर कलेजो मुटु सम्बन्धी समस्या मोटोपनको समस्यालाई पनि कम गर्ने गर्दछ यस प्रकारका रक्तदानका कार्यक्रमहरूलाई सबै क्षेत्रबाट आयोजना गर्ने हो भने रगत अभावमा कुनै पनि व्यक्तिले अकालमै ज्यान गुमाउने अवस्थाको अन्त्य हुने थियो कि युनिटी खबरका लागि भूपेन्द्र विष्ट डडेलधुरा तपाईँ युनिटी खबर सुनिरहनु भएको छ टोटिका स्कुली बालबालिका काफल बेच्दै कापी कलम किन्दै पन्ध्र वर्ष किशोरी चौलानी नदीमा हाम फालेर बेपत्ता सुदूरपश्चिममा पन्चानब्बे प्रतिशत पाठ्य पुस्तक आपूर्ति नियमित उडान यथावत राख्दै धनगढी विमानस्थल मर्मत गर्न माग लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौँ रेडियो सुन्दै गर्नुहोला सूचना सूचना सूचना दुई हजार पचहत्तर फागुन चौबिस गते प्रकाशित विज्ञापन अनुसार सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी जवान पदका लागि यस सशस्त्र प्रहरी बल नेपाल नम्बर बाहन्न गुल्म हेडक्वार्टर डडेलधुरामा आवेदन फारम दर्ता गराएका उम्मेद्वारहरूको लागि यही वैशाख पन्ध्र गतेदेखि वैशाख एक्काइस गतेसम्म सञ्चालन भइरहेको प्रथम चरणको प्रारम्भिक शारीरिक परीक्षण परीक्षामा कक्षा एघार र बाह्रको परीक्षा तथा अन्य कुनै कारणवश परीक्षा छुट हुन गएका उम्मेद्वारहरूको यही वैशाख एक्काइस गते बिहान सात सात बजेदेखि पाँच बजेसम्म परीक्षा लिइने हुँदा सम्बन्धित सबै उम्मेद्वारहरूले आवश्यक कागजात सहित उपस्थित हुनका लागि यो सूचना प्रसारण गरिएको छ थप जानकारीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर सात बैजनाथ वाहिनी मुख्यालय कैलाली भर्ना तथा छनौट शाखा सम्पर्क नम्बर शून्य एकानब्बे पाँच पचास चार सत्री वा टोल फ्री नम्बर एघार चौध तपाईँहरूले बयानब्बे दशमलव दुई मेगा हर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio Unity dot com dot NP र युनिटी खबर डट कमबाट युनिटी खबर सुनिराख्नु भएको छ भर्खरै हामीले प्रस्तुत गरेका थियौँ डडेलधुराको नवदुर्गा गाउँपालिका टोल टोलमा योजना छनौट गर्दै मदिरा निषेधित क्षेत्र घोषणा गर्ने स्थानीयको माग सुदूरपश्चिम प्रदेश सरकारले झण्डै तीस अर्बको बजेट ल्याउने चार जिल्ला विशेष प्राथमिकतामा अछाममा भवनको जग खन्ने क्रममा उन्नाइस तोला सुन भेटियो लगायतका समाचार अब बाँकी प्रसङ्ग सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका स्कुले बालबालिकाका लागि काफल आम्दानीको राम्रो स्रोत बन्दै गएको छ वैशाख लागेसँगै सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ काफल पाक्न सुरु भएसँगै यहाँको अत्तरिया स्याउली जोड्ने भेमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार बढ्न थालेको पाइएको छ यहाँका गैरा बुडर सहजपुर चौरानब्बे रूपस काँडा गोगनपानी लगायतका बजारमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रति गिलास दसदेखि बिस रुपियाँमा बिक्री गरिरहेका भेटिन थालेका छन् यहाँका बालबालिकाले काफल हुने सिजनमा वर्षैपिच्छे काफल बिक्री गर्दै आफ्नो स्कुलको पढाइ खर्च जुटाउने गरेको गोगन पानीकी स्थानीय पवित्र खत्री दाहालले बताएका छन् केटाकेटीहरूको स्कुल बिहान लाग्ने गरेकोले उनीहरू बिहान स्कुल जान्छन् र दिउँसो जङ्गलमा गएर काफल टिपेर साँझसम्म बेचेर आउँछन् उनले भनिन् राजमार्गमा दिनहौँ सयौँ गाडी तथा यात्रु ओहोर दोहोर गर्ने भएकाले बालबालिकाहरूले सङ्कलन गरेका काफल बिक्रीमा समस्या नहुने गरेको स्थानीयवासीहरूको भनाइ छ राजमार्ग क्षेत्रमा काफल बेच्नेहरूको राम्रो आमदानी गर्न थालेको जुरायल गाउँपालिका दुई रूपस काँडाका स्थानीय भरत कुवरले बताएका छन् काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांश बालबालिका पहिले काफल बिक्रीतिर लागेको अर्का स्थानीय ज्ञानु मल्लले बताएका छन् काफल पाक्ने समयमा डोटीमा ठुलो मात्रामा असिना परेकाले जङ्गलमा यो वर्ष खासै काफल नभएको स्थानीयहरूले बताएका छन् असिनाले वैशाखमा पाक्ने काफलमा ठूलो क्षति पुर्याएका कारण काफल खोज्न अलि टाढाको जङ्गल जानुपर्ने र काफल टिप्न दिनभरि नै लाग्ने गरेको काफल विक्रेता स्थानीय मिना सापकोटाले बताएकी छन् यहाँका स्कुले केटाकेटीहरूले शुक्रबार र शनिबार दिनभर काफल टिपेर धमाधम बिक्री गर्ने गरेका छन् स्कुले केटाकेटीहरू काफल टिपेर आफ्नो कापी किताब लगायतका अन्य सामग्रीहरू किन्ने गरेको अभिभावकहरूको भनाइ छ बैतडी र दार्चुलाको सीमामा बग्ने चौलानी नदीमा हामफालेर किशोरी बेपत्ता भएकी छिन् बेपत्ता हुनेमा डिलासेनी गाउँपालिका छ खरेल गाउँकी पन्ध्र वर्षीय आशानाथ रहेकी छिन् बिहिबार साँझ सात बजेतिर नदीमा हाम फालेकी नाथको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिएका छन् बिहिबारदेखि नै खोजी सुरु गरिएको भए पनि नाथको अवस्था अहिलेसम्म पत्ता लगाउन नसकेको प्रहर निरीक्षक नाथले जोताएका छन् उनी नदीमा हाम फाल्नुको कारणबारे पनि आफू केही खुल्न नसकेको बताइएको छ डुटीको जोरायल गाउँपालिका वडा नम्बर छ सिरौडा निरौलीका कालिका बाख्रा पालन समूहलाई शुद्ध बोयरबोका वितरण गरिएको छ स्थानीय बाख्रामा नसल सुधार गरी पचास प्रतिशत बोयर बाख्रा उत्पादन गर्ने उद्देश्यले शत प्रतिशत शुद्ध बोयर बोका वितरण गरिएको जोराल गाउँपालिकाका पशु सेवा शाखा प्रमुख मानबहादुर राणाले जानकारी दिएका छन् बाख्रा आनुवंशिकी स्रोत केन्द्र बुढेतोला कैलालीबाट खरिद गरी ल्याएको शत प्रतिशत शुद्ध बोयर बोका उक्त ओडाका अध्यक्ष लालबहादुर साउदले समूहमा हस्तान्तरण गरेका हुन् अहिले अठार केजीको सानो बोयर बोका हस्तान्तरण गरिएको भए पनि कालिका बाख्रा पालन समूहका बाख्रामा नसल सुधार भएमा निकै लाभ लिन सक्ने वडा अध्यक्ष साउदले बताएका छन् बाख्रामा नसल सुधार गरी बाख्रा पालक किसानहरूको आय आर्जन बढाउने उद्देश्यका साथ खुर सुधारका लागि उक्त समूहमा आबद्ध बिसैजना किसानहरूलाई पाँच हजारका दरले एक लाख अनुदान दिने कार्यक्रम समेत रहेको पशु सेवा शाखा प्रमुख राणाले जानकारी दिएका छन् समूहलाई बिहिबारदेखि शनिबारसम्म तिन दिने बाख्रा पालन तालिम समेत दिन लागेको उनले जानकारी दिएका छन् हाल शत प्रतिशत शुद्ध बोका बुढी तालाको फार्म बाहेक अन्यत्र उपलब्ध छैन अस्ट्रेलियाबाट ल्याइएको शत प्रतिशत शुद्ध बोयर बोका र बाख्राबाट जन्मेका पाठापाठी बुढे तोलामा पनि सीमित मात्रै उपलब्ध छन् शुद्ध बोयर बोका हाल बजारमा एक हजार रुपियाँ प्रति केजी जिउँदै बिक्री भइरहेको छ भने अन्य जातका बाख्रासँग क्रस गराइएका पचास प्रतिशत बोयरको आठ सय प्रति केजी बोका र पाँच सय प्रति केजी पाठी जिउँदै बिक्री भइरहेको छ जोराली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका सबैजसो गाउँहरूमा बाख्रा पालन व्यावसायिक बनाउन जोड दिएको छ भने वडा नम्बर चार लक्ष्मीनगरको थली गाउँलाई गाउँपालिकाको बोयर बाख्राको स्रोत केन्द्रका रूपमा विस्तार गर्ने कामको सुरुवात गरिसकेको छ सुदूरपश्चिममा चालु शैक्षिक सत्रको लागि आवश्यक पर्ने झण्डै पन्चानब्बे प्रतिशत पाठ्य पुस्तक आपूर्ति गरिएको दावी गरिएको छ गत विगतको वर्षमा शैक्षिक क्षेत्रको मध्यसम्म विद्यार्थीहरूले पाठ्य पुस्तक नपाउने गरेको भए पनि यस वर्ष भने समयमै पाठ्य पुस्तक आपूर्ति गरिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ जनक शिक्षा सामग्री केन्द्र धनगढीका प्रमुख भूमिन्द्र बोहराली बिहिबारसम्म माघको पन्चानब्बे प्रतिशत पाठ्य पुस्तक वितरण गरिसकेको जानकारी दिएका छन् जनक शिक्षा सामग्री केन्द्रले बिहिबारसम्म प्रदेशका नौवटै जिल्लामा बाइस लाख तेह्र हजार थान पाठ्य पुस्तक पुस्तक वितरण गरिसकेको जनाएको छ भने विविध कारण पुस्तक नपुगेका ठाउँ बाट माग आएकोले केही दिनभित्रै वितरण गरिने बताएको छ गत वर्ष सुदूरपश्चिममा बाइस लाख नब्बे हजार थान पाठ्यपुस्तक वितरण गरिएकोमा यस वर्ष पनि सोही हाराहारीमा पुग्ने अनुमान गरिएको छ गत विगतमा पाठ्यपुस्तक सफाईमा हुने ढिलाइ तथा फिटलो व्यवस्थापन लगायतका कारणले शैक्षिक सत्रको मध्यसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने गरेको थिएन तर यस वर्ष भने ती कुराहरूमा सुधार गरिएका कारण समयमै पाठ्यपुस्तक बिक्री वितरण गरिएको जनक शिक्षा सामग्री केन्द्रको दावी आविरहेको छ अहिले कक्षा एकदेखि चारसम्मका पाठ्यपुस्तक निजी प्रकाशक गृहले समेत वितरण बिक्री वितरण गर्न पाउने भए पनि केही सजिलो भएको बताएको छ सुदूरपश्चिमका दूरदराजका विद्यार्थीले विगतमा शैक्षिक सत्रको मध्यसम्म पाठ्यपुस्तक नपाउने समस्याका कारण पठन पाठनमा समेत ढिलाइ हुने गरेको थियो तर यस वर्ष भने शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पाउँदा पाठ पठन पाठन समेत चाँडै सुरु भएको सिकाइ उपलब्धि हुने आत्मविश्वास पलाएको विद्यार्थीले बताएका छन् दार्चुलाको ब्यास गाउँपालिका छको हिमालयन माध्यमिक विद्यालयमा कक्षा दसमा अध्ययनरत गर्दै आएका सुभाष सिंह धामीले यस वर्ष समयमै पाठ्य पुस्तक पुगेपछि समयमै पढाइ सुरु भएको हुँदा सिकाइ उपलब्धि राम्रो हुने बताएका छन् नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीले मर्मतका लागि धनगढी विमानस्थल एक महिना बन्द गर्ने निर्णय गरेसँगै चौथर्पी आलोचना सुरु भएको छ नियमित उडान यथावत राख्दै मर्मत गर्न माग गर्दै विभिन्न सङ्घ संस्था र सरकारवाला पक्षले दबाब दिइरहेका छन् आज कैलाली उद्योग वाणिज्य सङ्घले विमानस्थल सुचारू अवस्थामै पनि मर्मत गर्न सकिने पर्याप्त सम्भावना भएकाले बन्द नगर्न माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीलाई ज्ञापन पत्र बुझाएको छ विमानस्थल एक महिनासम्म बन्द भई आम नागरिक समस्यामा पर्ने भन्दै दैनिक रूपमा एक उडान यथावत राखेरै भए पनि मर्मतको काम गरिनुपर्ने सङ्घका अध्यक्ष पुष्पराज कोरले बताएका छन् छिटो छरित रूपमा मर्मत कार्य सम्पन्न गरी नियमित उडान सञ्चालनमा आउनुपर्ने उनले बताएका छन् धावन मार्ग मर्मत गर्ने भन्दै वैशाख बाइस गतेदेखि जेठ एक्काइस गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय भएपछि चौथर्फी आलोचना भइरहेको हो धावन मार्ग मर्मतका नाममा विमानस्थल एक महिना बन्द हुँदा आम नागरिक समस्यामा पर्ने उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टले बताएका छन् जति सक्दो छोटो समयमा विमानस्थल मर्मत गरी उडान सुचारू गरिनुपर्ने उनको माग छ प्रदेशको राजधानीसँग जोडिएको एकमात्र धनगढी विमानस्थल बन्द हुँदा सबैभन्दा बढी बिरामी र काम विशेषले बाहिरिनेहरूलाई सास हुनेछ आर्थिक वर्ष सकिने लाग्दा सरकारी क्षेत्र र निजी क्षेत्रमा पनि ठुलो नोक्सानी हुने सरकारवालाहरूको भनाइ छ अब पालो जनवाजको आजको जनवाजमा हामीले डडेलधुरामा रगत अभाव हुन नदिन के गर्नु पर्ला भनेर यहाँका केही नागरिकलाई सोधेका छौँ प्रस्तुत छ सहकर्मी भूपेन्द्र विष्टले सङ्कलन गरेको उहाँहरूको आवाज जस्ताको त्यस्तै टेकबहादुर मडै बागेश्वर गाउँपालिका चार डडेलधुरा ब्लड अभाव हुन नदिनको लागि विभिन्न सङ्घ संस्थाहरूले विभिन्न समय समयहरूमा रक्तदान कार्यक्रम गर्यो भने यसरी ब्लड अभावका लागि तडपिरहेका मान्छेहरूका लागि केही सहज हुने थियो हरिश्चन्द्र यो ब्लड बैङ्कमा ब्लडको आवश्यकता हुन्छ त्यसलाई मध्यनजर गरेर नेपाल पत्रकार महासङ्घ डडेलधुरा शाखाले आज रक्तदान कार्यक्रम जुन राख्नु भएको छ यो सान्दर्भिक छ यस्ता कार्यक्रमहरू विभिन्न सङ्घ संस्थाहरूले फलफुल वितरण गर्नुभन्दा पनि ब्लड बैङ्कको स्थापनाको लागि अथवा ब्लड बैङ्कमा दान गर्नुको लागि यो अति नै नै अपहार्य छ जस्तो मलाई लाग्छ रमेश रक्तदान जीवनदान हो भन्ने कुराहरूलाई चाहिँ समाजमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर पनि रगतको अभावहरूलाई घटाउन सकिन्छ र रगत दान गर्दाखेरि शरीरमा कुनै किसिमको हानि हुँदैन भन्ने किसिमको जनचेतना कार्यक्रमहरू सञ्चालन गर्दा सहज हुन सक्दछ र नेपाल रेड क्रस सोसाइटी अथवा विभिन्न स्वास्थ्य सङ्घ संस्थाहरूले समाजमा विभिन्न रक्तदानका कार्यक्रमहरू सञ्चालन गरी रगत सङ्कलन गर्नका लागि गाउँ समाज टोलमा कार्यक्रम सञ्चालन गर्यो भने हस्पिटलहरूमा रगतको अभाव कम हुन सक्दछ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिम प्रदेशमा सडक तथा सवारीसँग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 नदीमा हाम फालेर बेपत्ता र सुदूरपश्चिममा पन्चानब्बे प्रतिशत पाठ्य पुस्तक आपूर्ति नियमित उडान यथावत राख्दै धनगढी विमानस्थल मर्मत गर्न माग समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाश बेसीलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio Unity dot com dot NP र युनिटी खबर डट कमबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ त समाचार बुलेटिनबाट हामी दुई बिदा हुन्छौँ नमस्कार